मलाई के को तातो ताजा सुन्तल नानीले निमालाई ठटारो हान्यो नि सुन्तल नानीले निमालाई ठटारो हान्यो नि मेरो हजुर निर्माया केराको पातैले नि हजुर केराको पातैले मेरो हजुर निर्माया केराको पातैले निहजुर केराको पातैले सम्झेन मैले लाएको माया बिग्रेर फ्याँक्यो नि सम्झेन मैले लाएको माया बिग्रेर फ्याँक्यो नि मेरो हजुर निर्माया मायाको हातैले निहजुर मायाको हातैले मेरो हजुर निर्माया मायाको हातैले नि हजुर मायाको हातैले पानी टिप्ने चिन्ताले आगो टिप्ने हातले को भन्दो रहेछ यो केटा त सुन्छ भित्र भन्नु मात्र भन्दै हिँडेको सुनसाथीका भन्नु मात्र भन्दै हिँडेको मेरै चोखो मायाको माला जप्ने गरेको मेरै चोखो मायाको माला जप्ने गरेको कस्तो साइतमा जुरायो उनको र मेरो बिरती कस्तो साइतमा जुरायो उनको र मेरो बिरती मेरो हजुर निर्माया पेनीको हातैले निहाजुर पेनीको हाटैले मेरो हजुर निर्माया पेनीको हातैले निहाजुर पेनीको हाटैले काम कुरो एकातिर कुम्लो बोकी खिमीतिर आ किन होला माउनको लागि तारेका सुतो भोकी किन होला माउनको लागि तारे सुतो भोकी सम्झाइदेऊ न न्याउली चारे मेरो दुःख भोकी सम्झाइदेऊ न न्याउली मेरो दुःख पोखी माया त लाउन थियो पकाइ फकाइ फेरि लाउला माया त लाउन मनै थियो पकाइ फकाइ फेरि लाउला मेरो हजुर निर्माया तोहारी बाटैले निहाजुर तोहारी बाटैले मेरो हजुर निर्माया तोहारी बाटैले नि हजुर तोहारी बाटैले सुन्तल नानीले नि मलाई घटारो हान्यो नि नानीले हान्यो नि मेरो हजुर निर्माया के पातैले नि हजुर केराको पातैले मेरो हजुर निर्माया केराको पातैले नि हजुर केराको पातैले नि हजुर केराको पातैले नि हजुर केराको पात